अर्पण स्थानीय समाचार को साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education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 काठमाडौँ थापासी बस्ने चालिस वर्षीय तेजबहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्य चितवनले सुनाएको छ त्यस्तै तनौ सप्त गण्डकी नगरपालिका दुई बस्ने तीस वर्षीय कार चालक देवन थापा र सोही ठाउँ बस्ने उनातिस वर्षीय सुनिल बसौला घाइते भएका छन् उनीहरूको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले सुनाएको भएको छ यस्तै चितवनकै कविलासदै भत्तेरीमा आज दिउँसो भएको सुबारे दुर्घटनामा तनौ पाँच देवघाटका बाइस वर्षीय दिनेश गुरूङको मृत्यु भएको छ मुगलिनबाट नानगढतर्फ आउँदै गरेको पीबी शून्य दुई सिसी सात एक आठ आठ नम्बरको गुडिरहेको इन्डियन आइसर ट्रकमा छुन्डिएर झुन्डिन खोज्दा लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो दुर्घटना पछि फरार रहेका ट्रकका चालकलाई इलाका प्रहरीकारले वृद्धघाटले नियन्त्रणमा लिएको प्रहरी चौकी जुगेडीका प्रहरी हवलदार रामप्रसाद पन्तले जानकारी दिनुभयो यसैबीच नौलप्रासीको बास गाविस पाँच दाउन्नेको ओह्रालोमा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको नासार्ख दुई पाँच एक एक नम्बरको ट्रक दाउन्नेको ओह्रालोमा अनियन्त्रित भई पल्टिँदा ट्रक धनी चितवन भरतपुर नगरपालिका बाह्र बस्ने वर्ष साठीका वीरेन्द्र पाण्डेको घटनास्थलमै मृत्यु भएको हो चालक मकनपुर पदम पोखरीका तेत्तीस वर्षीय मोतीलाल सापकोटा गम्भीर घाइते भएका छन् गम्भीर घाइते सापकोटाको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ दलित अधिकारका लागि दलित समुदायहरू आफै अग्रसर बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड़ दिएका छन् उनीहरूले अधिकार पाउनका लागि अवसरवादी राजनैतिक संगठनबाट सचेत हुन दलित अगुवाहरूले सचेत रहन सुझाव समेत दिएका छन् पूर्वी चितवनको भण्डारामा आज आयोजित संयुक्त दलित अधिकार मञ्च भण्डाराले आयोजना गरेको भण्डारा गाविस स्तरीय भेलामा बोल्ने दलित अगुवाहरूले यस्तो बताएका हुन् सो अवसरमा बोल्दै भण्डारा गाविसभित्रका अगुवाहरूले राज्यले नै दलितलाई उपेक्षित गरेको गुनासो समेत गरेका थिए कार्यक्रममा बोल्ने अधिकांश दलित अगुवाहरूले अधिकार मागेर नभई खोसेर लिन आग्रह समेत गरेका थिए कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं संयुक्त दलित मंचका अध्यक्ष देवी राम विकले दलित अधिकारको लागि सबै दलितहरू एकजुट हुन आवश्यक भएको बताउनुभयो संयुक्त दलित मंच भण्डाराका अध्यक्ष जितबहादुर परियारको अध्यक्षतामा सम्पूर्ण कार्यक्रममा दलित वर्ग समन्वय समितिको पूर्व अध्यक्ष गोपाल परियार विशेष अतिथि रहनु भएको थियो मस्का भण्डारा इकाइ सदस्य गोपाल परियारले स्वागत मन्तव्य राखेको सो भेलामा कृष्ण परियार अमृत परियार दिल्लीराम परियार सुमित्रा विक र वीरबहादुर विकल लगायतले बोलेका थिए यस्तै आज भएको भेला बाबुलाल विकको अध्यक्षतामा पन्ध्र सदस्यीय संयुक्त दलित मसभण्डरा इकाइ गठन गरेको छ जसको उपाध्यक्षहरूमा दिल्लीराम परियार जति बहादुर विक सुमित्रा विक र अमृत परियार रहेका छन् यस्तै सचिवमा सिजा विक सहसचिवमा रमेश रिसाल र कुशा अध्यक्षमा सुब्बा परियार रहेका छन् कृषि तथा वन विज्ञान विश्वविद्यालयको वातावरण विज्ञान विभागको लागि बनाइदिई गरिएको स्नातकोत्तरको पाठ्यक्रमको सहयोगको लागि एक दिन फिल्ड भ्रमण सम्पन्न भएको छ विश्वविद्यालयका प्राध्यापक विद्यार्थी तथा अमेरिकाबाट आउनुभएका विषय विज्ञ दुई सम्मेलित सो भ्रमण टोलीले नलप्रासीको समेटको अनुसन्धान क्षेत्र र लिबर्डको काउसतीको अनुसन्धान क्षेत्रको अवलोकन भ्रमण गरेको थियो नलप्रासीको प्रासीमा समेत सिमेन्टले बढ्दै गरेको कृषि मजदुरको अभावलाई मध्यनजर गर्दै फार्म यान्त्रिकरण मार्फत कृषकहरूलाई संरक्षण कृषिमा प्रोत्साहन दिँदै उनीहरूलाई कृषि पेसामा प्रोत्साहन गर्न विभिन्न अनुसन्धानत्मक परीक्षणहरू गर्दै गरेको कृषि विज्ञ शालिन आचार्यले बताउनुभयो किसानहरूलाई लेजर लेभलको प्रयोग र मेसिनबाट छरुवा धान छर्ने प्रविधिमा गत तीन वर्षसम्म व्यस्त बनाउन कोसिस गरिएको र धेरै हदसम्म धेरै हदसम्म सफल भएको उहाँले बताउनुभयो सो अवसरमा किसानहरूले गरिरहेको फिल्ड ट्रायल पनि अवलोकन गरिएको थियो यसका साथै लिवर्डका औषधिको पनि विभिन्न क्रियाकलापको बारेमा जान्ने जमर्को पनि भएको थियो भ्रमण टोलीलाई स्वागत गर्दै लिवर्डका औषधिकी कृषि विज्ञ सरस्वती भुर्थेलले लिवर केन्द्रको गतिविधि र सो क्षेत्रमा गरिएको विभिन्न समुदायको हितमा गरिएको अनुसन्धानत्मक मूलक कार्यहरूको जानकारी दिनुभयो साथै छोटो फिल्ड भ्रमण पनि गर्दै साँच्चै समुदायले कसरी विज्ञहरूको अनुसन्धानबाट कसरी फाइदा लिएको रहेछ जानकारी पनि लिने गरिएको थियो सिमेट तथा लिवरको गतिविधि हेरेर आफू अत्यन्त उत्साहित भएको बताउनुहुँदै हुँदै युएसएडको farmer to farmer volunteer doctor William जिमरमेनले यस्ता यस्ता गतिविधिलाई पर्यावरण संरक्षण विज्ञानको पठन पाठनमा सम्मिश्रण गर्न अत्यन्त जरूरी रहेको बताउनुभयो एचआईभी एड्सको संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या अघिल्ला दुई वर्षको तुलनामा यस वर्ष दोब्बर भन्दा बढ़ी भएको छ जिल्ला एड्स समन्वय समिति चितवनका अनुसार एचआईभी एड्स संक्रमितहरू खुलेर आउने क्रम बढ़ेसँगै यसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको हो आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा एचआईभी एड्सको संक्रमणबाट मृत्यु हुनेको संख्या दश रहेको थियो यस्तै आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा बाह्र जनाको मृत्यु भएको थियो यस आर्थिक वर्षमा जनाको एचआईभी एड्सबाट मृत्यु भएको जिल्ला एड्स समन्वय समिति चितवनले सुनाएको छ समितिका कार्यक्रम संयोजक दिल्लीराम आचार्यका अनुसार एचआईभी भएका व्यक्तिहरू अन्तिम अवस्थामा उपचारका लागि आउने हुने आउने हुँदा पनि एचआईभी एड्स संक्रमितहरूको मृत्युदर बढ़ेको हो चितवनको विकट क्षेत्रमा एआरटी सेन्टर नहुँदा समेत यस्तो समस्या अझ बढ़ी भएको कार्यक्रम अधिकृत रामहरि नेउपानेले बताउनुभयो चितवनमा अहिले एक हजार चौवालिसजना एचआईभी संक्रमितहरू खुलेर आएका छन् विभिन्न गैर सरकारी संस्थाहरूले समाजमा चेतना वृद्धि गरेसँगै संक्रमितहरू खुलेर आउने क्रम बढ़ेको हो एचआईभी एड्स संक्रमितका लागि जिल्ला विकास समिति चितवनले दस लाख गर्ने विदेशी दात्र निकायले तीन करोड़ लगानी गरेको अधिकृत बताउनु बताउनुभयो चितवनमा अझै नौ सय भन्दा बढ़ी एसआईबी संक्रमितहरू भएको अनुमान गरिए पनि खुलेर आउन सकेका छैनन् वैदेशिक रोजगार लागू औषध प्रयोगकर्ता असुरक्षित यौन सम्पर्कका कारण एसआईबी एड्स संक्रमितको संख्या बढ़ेको हो शहरी क्षेत्रमा बढ़ी मात्रामा एसआईबी एड्सको संक्रमण भेटिएको समन्वय समितिका कार्यक्रम संयोजक आचार्यले बताउनुभयो ¡Gracias! बुलिङ बुलिङटारमा पहिरो साँदा सामुदायिक लघु विद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ एक्काइस किलो वाट विद्युत उत्पादन हुँदै आएको आयोजना बन्द हुँदा त्यस क्षेत्रका करिब तीन सय चालिस घरधुरी बत्तीविहीन भएका छन् पहिरो नियन्त्रणमा करिब पचास थाना तार जालिसेर पाँच लाख रुपियाँको बजेट आवश्यक रहे पनि पटक पटक माग गर्दा पनि सम्बन्धित निकायले वास्ता नगरेको स्थानीयले बताएका छन् चितवनका नगरपालिका स्थित गाउँ विकास समितिहरूलाई साक्षर घोषणा गर्ने अभियान जारी रहँदा पर्सि शनिबार पूर्वी चितवनको कठार गाउँ विकास समितिलाई साक्षर गाउँ विकास समिति घोषणा गरिने भएको छ गाविसमा रहेका दुई हजार तीन सय पाँचजना निरीक्षरलाई साक्षर बनाएपछि साक्षर गाविस घोषणाको तयारीमा जुटेको साक्षर अभियान सञ्चालनको मुख्य जिम्मा लिएको संस्था कठार सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष इमबहादुर ढुङ्गानाले जानकारी दिनुभयो अध्ययन केन्द्र गाउँ विकास समितिमा क्रियाशील विभिन्न संघ संस्थाको गुवाईमा निरक्षरहरूलाई साक्षर बनाउन सफल भएको दिन केन्द्रका अध्यक्ष ढुङ्गनाको भनाइ छ वटा कक्षा मार्फत कछार गाउँ विकास समितिमा तीन महिना पन्ध्र दिन साक्षरता अभियान सञ्चालन गरिएको थियो उन्नाइस सय अस्सी घरधुरी रहेको कठार गाउँ विकास समितिमा एघार हजार तीन सय उनातिस जनसङ्ख्या रहेको छ सन् दुई हजार पन्ध्रसम्म जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने अभियान अनुसार हालसम्म जिल्लाका उन्नाइसवटा गाउँ विकास समिति सेना दुईवटा नगरपालिकालाई साक्षर घोषणा गरिसकिएको छ राम्रो कार्य सम्पादन पेशकी दिने प्रणालीको अन्त्य बेरोजी दर कम लगायतका धेरै काम पारदर्शी ढंगले अगाडि बढाइएको भन्दै जिल्ला विकास समिति नवलपरासीलाई न्यूनतम शर्त मापन समेत पूरा गरेकाले सर्वोत्कृष्ट जिल्ला विकास समितिका रूपमा पुरस्कृत भएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्दिष्ट गरेको सबै मापदण्ड पूरा गरेको र सर्वोत्कृष्ट पचहत्तर अंक प्राप्त गरेको आधारमा जिल्ला विकास समिति नवलपरासीले थप पच्चीस प्रतिशत अनुदान समेत प्राप्त गर्ने गरी देशकै सर्वोत्कृष्ट जिल्ला विकास समितिका रूपमा छनौट भएको स्थानीय विकास अधिकारी रामुराज कटेरियाले बताउनुभयो नवलप्रासी जिल्ला विकास समितिले मन्त्रालयका सबै मापदण्ड पूरा गरेको गत वर्ष न्यूनतम शर्त मापदण्ड पूरा गरेकोमा एकहत्तर अङ्क प्राप्त गरेकोमा यो वर्ष अझ उत्कृष्ट भएको आधारमा पचहत्तर अङ्क जीविसले प्राप्त गरेको र यो अङ्क देशकै पचहत्तर जिल्ला विकास समिति मध्येकै सर्वोत्कृष्ट अङ्क रहेको जिल्ला विकास समिति नवलप्रासीका अधिकृत सुमन मरासिनीले बताउनुभयो जिल्ला विकास समिति नौलप्रासीमा स्थानीय विकास अधिकारीका रूपमा आउनुभन्दा अगाडि जीविसको बेरुजी र पेस्की गरी झण्डै रु अठाइस करोड़ बढ़ी रहेकोमा दुई वर्षभित्रै बेरुजी र पेस्की गरी पचहत्तर करोड़ बढ़ी खर्चोड़ गरिसकिएको र अब तीन करोड़ मात्र पेस्की र बेरिचै बाँकी रहेको र त्यो पनि चाँडोभन्दा चाँडो खर्चोड गरिने स्थानीय विकास अधिकारी रामराज कडेरियाले बताउनुभयो स्थानीय विकास अधिकारी कडेरियाका अनुसार जिल्ला विकास समितिलाई सर्वोत्कृष्ट जीविसका रूपमा अघि बढ़ाउन लागि परेको बताउँदै पेस्की र बेरुजी सुन्नीमा छार्ने अभियान सञ्चालन गरिएको र यसका कारण पनि जीविस नौलप्रासे उत्कृष्ट भएको हो उहाँले जीविसमा हुने गरेका आर्थिक खेल अनियमितता जस्ता भ्रष्ट प्रवृत्तिको अन्त्य गर्दै जीविसले सुशासनका काम अगाडि बढाएको विकास निर्माणमा तीव्र अनुगमन पारदर्शिता जवाबदेहिता र निगरानीलाई अगाडि बढाएको बताउनुभयो यसैबीच न्यूनतम शर्त पूरा नगरेका जिल्लाका एघार गाविस फेल भएका छन् देउराली अर्खला प्रतापपुर कुडरिया सुमनी गेमी कुस्मा हरपुर अमरौठ बन्जेरिया र सुक्रौली गाविसले न्यूनतम शर्त मापन समेत पूरा नगरेकाले ती गाविसका आगामी वर्ष प्राप्त हुने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 त्यस्तै भोलि दिनभर घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो पालो सामुदायिक आवासको लामखुट्टेको टुकाईबाट डेंगू रोगको महामारी फैलिएको छ यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्य चितवलले पनि लामखुट्टेको लार्वा खोज र नष्ट गरेर अभियान सञ्चालन गरेको छ त्यसैले असै डेंगू रोग नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले के गर्नु पर्ला त भनेर आज हामीले सर्वसाधारणलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै रोग नियन्त्रणको लागि सरकारले राम्रोसँग स्वयंसेवकहरू खटाउनु पर्यो खटाउनु त भयो तर पनि उनीहरूलाई तालिम दिएर स्वयंसेविकाहरू प्रत्येक घर घर गएर डेङ्गुको बारेमा हेरविचार गर्नु पर्यो यो डेङ्गु रोग अलिक अरू किसिमको रोग भन्दा संक्रमक हुनाले यसलाई अझ राम्रो तरिकाले प्रत्येक घर गएर खोज खोज खन्तर गरेर हेर्नु पर्यो रोगलाई नष्ट गर्नु पर्यो प्रत्येक जनताहरूलाई प्रभावकारी रूपमा जनचेतना जागरण गर्नु सर्वप्रथम चाहिँ सरकारले गर्नु पर्यो यो चाहिँ यो लागि चाहिँ अनि त्यसपछि चाहिँ जिल्ला स्वास्थ्य स्वास्थ्यले चाहिँ पनि बढी त गर्नु जोड दिनु पर्यो डेङ्गु रोगको बारेमा चाहिँ अनि त्यहाँपछि कसरी रोग लाग्छ के कारण लाग्छ भन्ने कुरो पनि यो सम्पूर्ण जनताहरूलाई चाहिँ यो जनचेतना फैलाए व्यापक रूपमा चाहिँ त्यो बारेमा छलफल गएर अनि नियन्त्रण कसरी गर्ने नियन्त्रण कसरी लाग्छ भन्ने सम्पूर्ण गतिविधि चाहिँ यो फेरि भनेर बल्ल अनि यो गर्नु पर्यो लाग्छ मलाई त बर्सातको बेलामा अब डेङ्गु रोग धेरै पाइएको हुन्छ अब तिनी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 साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका